बुलबुल एउटा इरानी चरा बुलबुल यस्तो एउटा नयाँ कहानी सुरु गरिएको छ यस्तो एउटा नयाँ कहानी सुरु गरिएको छ निकाल्न सिसाबाट पानी सुरु गरिएको छ त्यसरी बाँचिन्छ जसरी आफूले चाहिन्छ त्यसरी बाँचिन्छ जसरी आफूले चाहिन्छ बेग्लै तरिकाले जिन्दगानी सुरु गरिएको छ निकाल्न सिसाबाट पानी सुरु गरिएको छ फेरेकै सास पनि चोरी हुन सक्छ यहाँ त फेरिकै सास पनि चोरी हुन सक्छ यहाँ त त्यसैले कडा निगरानी सुरु गरिएको छ निकाल्न शिक्षाबाट पानी सुरु गरिएको छ हेरौं भोलिबाट ककसको अपराधी बनिन्छ हेरौं भोलिबाट ककसको अपराधी बनिन्छ आज आँखाको मनोमानी सुरु गरिएको छ निकाल्न सिसाबाट पानी सुरु गरिएको छ कुनै रंगले पनि चेहराको आवरण बदलिएन कुनै रङले पनि चेहराको आवरण बदलिएन घस्न त हिजोबाटै खरानी सुरु गरिएको छ यस्तो एउटा नयाँ कहानी सुरु गरिएको छ निकाल्न सिसाबाट पानी सुरु गरिएको छ गजलकार सुमन स्मारिकाको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा सुमधुर हिन्दी उर्दू गजलहरूका साथ केही रात्रिगन्थन शैलीका सामग्रीहरू प्रस्तुत गर्नेछौ आजभोलि चर्चा चलेको चर्को विषय प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे अब नेपालीहरूका लागि विशेष गरी शहरी क्षेत्रमा यो दिवस नौलो रहेन केही वर्ष पहिले कुनै युवा युवतीको जोडी भेटियो वा दुई बीच प्रेम सम्बन्ध भएको कुरा चाल पाइयो भने सारा समाजको चासो बन्थ्यो तर बिस्तारै त्यस्तो समय फेरिसकेको छ अब मानिसहरू प्रेमलाई यति खुलेर प्रकट गर्दैछन् कि कहिलेकाहीँ देख्नेहरूलाई पनि लाज हुन्छ हिजो साँझ एकजना मसँग भन्दै हुनुहुन्थ्यो केशर महलको सुन्दरता गार्डन हेर्नमा खुब छ तर त्यही गार्डनको कुना कुनामा देख्ने विकृतिले कुरूप बनाइदिएको छ सुन्दरतालाई हामी प्रेम त गरौँ तर एसियामा त्यो पनि दक्षिण एसियाको नेपाल देशका हौं भनेर नबिर्सी प्रेम गरौँ प्राध्यापक डाक्टर विष्णुयास राईको निबन्धमा पश्चिमा स्वतन्त्रताप्रतिको व्यङ्ग्य हिजोको श्रुति सम्वेगमा वाचन गर्दै थिए आज प्रेम दिवसको संघारमा ती कुराहरू जोड्नै मन लागेर थोरै प्रसङ्ग झिकेको श्लीलता अश्लीलता दिमागको उपज हो हामी कस्तो ठाउँमा छौं र कुन समाजबाट आएका हौं त्यसबाट हाम्रो दिमागले एउटा अवधारणा बनाउँछ जब समाजले ती कुरा पचाउँदै सरल बनाउँदै लैजान्छ तब त्यही कुरा श्लील मानिन्छ जबसम्म समाजले पचाउँदैन ती कुराहरू अश्लील नै रहन्छन् भ्यालेन्टाइन डे अब क्रमशः हाम्रो समाजमा श्लील हुँदै गरेको विषय हो कम्तीमा कुनै प्रेमी जोडी सँगै बस्दा हामी जङ्गली बनेर क्वारक्वार्ती हेरिदिँदैनौँ सायद यति मात्र पनि निकै सामान्य स्थिति हुन सक्छ नेपालीहरूका लागि हिजो स्वतन्त्रता नभएको जमानामा प्रेम वर्जित थियो लैला मजनुको प्रेम त्यसैले अमर भयो अचेल प्रेममा स्वतन्त्रता छ तर यसको दुरुपयोग बढी हुन थाल्यो भने प्रेम अमर नहुने खतरा बढिरहन्छ भोलि प्रेम दिवस मात्रै होइन अन्तर्राष्ट्रिय पुस्तक उपहार दिवस पनि हो त्यसैले प्रेम गर्नेहरूले आफ्ना प्रेमी वा प्रेमिकालाई र प्रेम नगर्नेहरूले जो कसैलाई एउटा पुस्तक उपहार दिएर पनि यो दिवस मनाउन सकिन्छ आजको बुलबुलमा भ्यालेन्टाइन डे लक्षित गर्दै अब एउटा गजल सुनाउँछु बहुत पहिले से उन कदमको पहचान लेते हैं जगजीत सिंह और चित्रा सिंह को आवाज में बहुत पहले से उन कदमों की आहट जान लेते हैं बहुत वक्त पहले से फिराक अक्सर बदल कर भेस मिलता है कोई काफी अक्सर बदल मिलता है कोई काफिर कभी हम जान लेते हैं कभी पहचान लेते हैं बहुत पहले से उन कदमों की आहट जान लेते हैं तुझे जिंदगी हम दूर से पहचान लेते हैं बहुत पहले से शायद मनभरी काँडा पालेगा गुलाब दिनेको जमात बढेकाले होला प्रेम प्रकट गर्न निश्चित दिनको आवश्यकता परेको सामाजिक सञ्जालमा भ्यालेन्टाइन डेका चर्चा सुनेर र सायद यसलाई पुरै आफूले आत्मसात गर्न नसकेर होला कसैले यस्तो लेखेको पनि पाइयो भ्यालेन्टाइन डे मनाउनेको विरोध पटक्कै गरेको होइन बस पश्चिमाहरूको संस्कार अँगालेर यसमा थप विकृति मिसाउनेको विरुद्ध मात्र बोलेको कथा नै किन नहोस् सेक्सपियरले आफ्ना पात्रहरूलाई प्रेम गर्न भ्यालेन्टाइन डे कुराएनन् तसर्थ रोमियो जुलियटको प्रेम कथा संसारभर जीवित छ न त गुलाबको पत्ता जस्तो आत्मसात सलाम एकपटक ती तमाम मौन बुलबुलिनहरूमा भ्यालेन्टाइन नजिकै गरेका यी पूर्व सन्ध्याहरूमा हाम्रो आत्मिक प्रेमको सबैलाई साधुवाद संसारका सबै प्राणीहरू सुखी रहन् सर्वे भवन्तु सुखी मन तोड्नेलाई कसले के पो गर्न सक्छ र मन छिसा जस्तै हो यदि अर्कोले तोडिदिने हो भने टुट्छ टुक्रा टुक्रा भएर मन कसैलाई दिइसकेपछि आफ्नो रहन्न अब यसलाई सजाउने वा तोड्ने जिम्बा उसको जसले अर्कोको मन जितेर पाएको छ महेन्द्र कपुर र सलमा आगाको स्वरमा अब निकाह चलचित्रको यो गजल दिल कि ये आरजु ये थी दिल रुबा मिले दिल की ये आरज़ू थी कोई दिलरुबा मेरे लो बन गया नसीब के तुम हमसे आ मिले दिल की ये आरज़ू थी कोई दिलरुबा मेरे आंखों को एक इशारे की जहमत तो दीजिए कदमों में दिल बिछा दूं इजाजत तो दीजिए हमको गले लगा का मिले गम को गले लगा लूं जो गम आपका मिले दिल की ये यार थी कोई रुबा मिले दिल की ये यार थी कोई तुम जुदा हुए थे जहां साथ छोड़कर हम आज तक खड़े हैं उसी दिल के मोड़ पर हमको इस इंतजार का कुछ तो सिला मिले इस इंतजार का कुछ तो सिला मिले दिल की ये आरज़ू थी कोई दिलरुबा मिले दिल की ये आरज़ू थी कोई सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल खोज्दै गए पनि मुटुमा अवशेष भेटिएन यो मुटुभित्र परदेश बस्यो देश भेटिएन समयले तिम्रो माया बोकी कुदिरह्यो समयले तिम्रो माया बोकी कुदिरह्यो मलाई भने अनुकूल परिवेश भेटिएन यो मुटुभित्र परदेश बस्यो देश भेटिएन अरे धोकेबाज त मान्छे रहेछ मित्र अरे धोकेबाज त मान्छे रहेछ मित्र फूलले धोका दिएको निमेष भेटिएन यो मुटुभित्र परदेश बस्यो देश भेटिएन आमाको पुरानो मखमलको पछ्यौरीमा आमाको पुरानो मखमलको पछ्यौरीमा बाको सम्झना आमाको सन्देश भेटिएन खोज्दै गए पनि मुटुमा अवशेष भेटिएन यो मुटुभित्र परदेश बस्यो देश भेटिएन सन्देश कठायतको यो गजल सँगसँगै बुलबुलमा फेरि स्वागत गरे तपाईँलाई महाभारतको युद्ध सुरु हुन गइरहेको थियो जब अर्जुन रथ छोडेर भागे म लडाईँ गर्दिनँ आफ्नाहरू बीच भन्दै तब कृष्णले अर्जुनलाई पुनः रथमा राखेर केही कुरा बताउँदै थिए त्यसैलाई हामी भागवत गीता भन्छौं अर्जुन र कृष्णबीच संवाद भइरहेका बेला पारिपक्षमा बसेका सेत दारी र कपाल पालेका भीष्म पितामह भन्थे अरे हे पवन त्यो प र कृष्णले अर्जुनलाई के भनेको कस्तो अहभाग्य हुने थियो एक शब्द मात्र मेरो कानमा परे पनि हे पवन मेरो मद्दत गर त्यहाँको एक शब्द मात्र मेरो कानमा ल्याएर मलाई पारिदिए पवित्र गरिदिए हाम्रो बानी त्यति राम्रो छैन हामी बेला अवस्था वा ठाउँ नहेरिकनै बोलिदिन्छौँ तर कति अवस्था वा ठाउँ यस्ता हुन्छन् जहाँ जे पायो त्यही जति बेला मन लाग्यो उति बेला बोल्नुहुन्न के थाहा कतै भित्ताको पनि कान हुन्छन् कि गोप्य कुराहरू कहिलेकाहीँ सीमित मानिसमा मात्र खोल्नुपर्छ जहाँ पाए त्यहीँ खोलिन्न गोप्यतामा यति रहस्य रहनुपर्छ कि वरपरबाट हेर्ने मानिसहरू त्यो गोप्यताको एक शब्द मात्र सुन्नका लागि तडपिउन् गोप्यताको मर्म गोप्य रहनुमै छ लुकी छिपी गरिएको माया खुल्लम खुल्ला मायाभन्दा कति मिठो कति रसिलो मनका भावहरू यसरी खोलकी हृदयले सुनिरहोस् र चारैतिरको यो दुनियाँ अनभिज्ञ रहोस् हामीले के कुरा भन्ने बारे समयको हातले यसलाई छुन पनि नपाओस् यहाँका भित्ताहरूमा यो आवाज नठोक्यौं कसैलाई हाम्रो वार्तालापको एक अंश पनि सुन्ने मौका नमिलोस् यो प्रिय मसँग अझ विस्तार कुरा गर वार्तालाप यति सुमधुर रहोस् कि यसको रसमा हामी मात्र डुबौँ जिन्दगीका हजारौं गोरेटोहरूमा हात र साथ पाएर कुनै दुःख र पीडा कहिल्यै महसुस गरिन किनकि त्यहाँ तिम्रो अभाव थिएन जिन्दगीमा खेल सबैले खेल्नुपर्छ तर कसैको जिन्दगी र भावनासँग कहिले नखेल्नु माया त हिजो पनि गरेको थिए आज पनि गर्छु र भोलि पनि गरिरहनेछु तिमी जहाँ जाऊ जे गर फरक यति हो चिसो भएपछि तातो पारिएको चिया र पुनः सुधारिएको सम्बन्ध पहिले जस्तो कहिल्यै हुँदैन मान्छे त्यस बेला खराब बन्नेछ जब मान्छेहरूले त्यसको राम्रोपनको फाइदा उठाएर लथालिङ्ग छाडिदिन्छन् कुनै पनि सम्बन्धमा सबैभन्दा महत्वपूर्ण चिज भनेको ऊ माथिको विश्वास र भरोसा हो मैले तिमीमाथि आँखा चिम्लेर सधैँ विश्वास अनि भरोसा गरेको थिएँ तर खै ती भरोसा अनि विश्वास तिमीले देखाएका बाटाहरू मलाई सोध्न मन छ हिजो के भन्दै मेरो जीवनमा आएकी थियौ तिमी त पढेकी मान्छे मान्छेको मृत्यु कसरी हुन्छ यो महत्वपूर्ण होइन तर मान्छे कसरी बाँचिरहेको थियो त्यो महत्वपूर्ण हुन्छ कुनै दिन रात अन्तिम हुन्छ तिमीलाई थाहा थियो मेरो सुरु र अन्त्य तिमी हौ भन्ने सायद अब बाँकी केही रहेन बिना कारण सबै सम्पर्क बन्द गरी तिमीले आफ्नो बारेमा सोचेको रहेछौ मैले त जता पनि तिमीलाई मात्र देख्थेँ र सोध्थेँ मैले रात्रिगन्थनको शैली सँगसँगै रात्रिगन्थन शैलीमा लेखेको अभागी कान्छा गाउँलेको पत्र जोडिरहेको छु यति बेला उहाँ अगाडि लेख्नुहुन्छ स्वार्थले छुटिएको मनसँग मेरो अब कुनै गुनासो छैन एक पागल प्रेमी यस्तै छु यस्तै रहन्छु तर माया कहिल्यै मार्ने छैन मर्ने छैन किनकि तिम्रो नाम खोपेको हातको ट्याटो सधैँ मेरो साथमा हुनेछ साथ नभए पनि हातको सिरानीको साथ हुनेछ यस्तै छु म परिवर्तन हुन सक्दिनँ सक्छौ भने तिमी आफै परिवर्तन भएर मलाई माया गरेर देखाऊ यो जिन्दगीलाई पुग्ने माया दिएकी छौ साथ दिएको छौ यादहरू दिएकी छौ जिन्दगीका सबै इच्छाहरू पूरा भएर बाँच्नुमा के मजा जीवन जिउनको लागि एउटा सुन्दर र अविस्मरणीय कारण पनि त चाहिन्छ तर यो नसोच्नु तिमीले मलाई भुलिदिन्छु भनेर मुटु बिनाको जिन्दगी कहाँ सम्भव छ र मेरो माया तिमीले अचेल मारेर पो के हुन्छ र दिलको बाटो काँडे तारले बारेर पो के हुन्छ र मुटुभित्र छोरा चलाई नचिने जै गरी तिमीले मनै मारी सधैँ बसाइ सारेर पो के हुन्छ र दिलको बाटो काँडे तारले बारेर पो के हुन्छ र खुसी हुनु सधैँ तिमी आँसुमा म डुबे पनि खुसी हुनु सधैँ तिमी आँसुमा म डुबे पनि सधैँलाई एक्लो मलाई पारेर पो के हुन्छ र मेरो माया तिमीले अचेल मारेर पो के हुन्छ र दिलको बाटो काँडे तारले बारेर पो के हुन्छ र अभागी कान्छाले मबाट नाम आउने आफ्नो प्रेमिकाको नाममा लेख्नुभएको पत्र र गजल थियो यो मैले नाम प्रष्ट रूपमा पढिदिएन अगाडिको अक्षर मात्र भनिदिएँ अब अभागी कान्छाको लागि एउटा यो गजल मनहर उदासको आवाजमा राख्दैछु अचानक जब देखा जुबा पे बा शिकायत हम नहीं करते हमारी सादगी है शिकायत हम नहीं करते हमारी चलो छोड़ो मोहब्बत हमने की है चलो छोड़ो मोहब्बत हमने की है शिकायत हम नहीं करते हमारी सादगी है चलो छोड़ो मोहब्बत हम की है चलो छोड़ो मोहब्बत हमने की तुम्हारा आईना तुमसे कहेगा तुम्हारा आईना तुमसे कहेगा तुम्हारी जिंदगी में क्या कमी है तुम्हारी जिंदगी में क्या कमी चलो छोड़ो मोहब्बत हमने की है तुम ही तुम हो मेरे दिल में तुम्हें तुम हो मेरे दिल में अभी तक तुम्हें तुम हो मेरे दिल में अभी तक मस्ती है दगा देना कहा की आशती है चलो छोड़ो मोहब्बत हमने की यकी हमेशा इस यकी मनो हमे शास्ुबे यकी जुबाने तुम्हारी बस बस् मोहब्बत हमने की है शिकायत हम नहीं करते हमारी सादगी है चलो छोड़ो मोहब्बत हमने की है गजल गजलको रन्का छुटेको छ बुलबुलको झन्कार उठेको छ चकमन्न रातको यो दोस्रो प्रहर जाउलाखेलबाट बाहिरका दृश्यहरू निकाल्छु घर घरमा बत्तीहरू बलेका छन् मनका आँखा अझै टाढालाई जान्छु यति बेला देशभरिका विभिन्न स्थानीय एफएमबाट बुलबुल सुनिरहने सबै बुलबुलियनको प्रेमले तृप्त भएको अनुभूति लिन्छु विश्वभर छरिएर रहेका नेपाली आमा आत्माहरू सम्झन्छु केही मोबाइलमा कोही ल्यापटपमा काम सकेर वा काम गर्दै काममा जाने हतारोका साथ कोही सिरकभित्र बसिरहेर फुर्सदका साथ बुलबुलप्रति गरिएको यो आत्मसाथलाई सलाम एकपटक ती तमाम मौन बुलबुलिनहरूमा भ्यालेन्टाइन नजिकै गरेका यी पूर्व सन्ध्याहरूमा हाम्रो आत्मिक प्रेम सबैलाई साधुवाद संसारका सबै प्राणीहरू सुखी रहन् फेरि एकपटक दोहोऱ्याउँछु सर्वे भवन्तु सुखी न फूल फुल्ने निश्चित याम हुन्छ कुनै बिहान फुल्छन् कुनै साँझमा सारा सहर निधाउँछ तर फुल निधाउँदैन राति पनि फुल्छन् कति फुलहरू मान्छेको पनि एउटा याम आउँछ फुल्नको लागि त्यही आफ्नो याम पक्रेर फुल्न सक्नुपर्छ तब मात्र मान्छेको जीवन सार्थक बन्छ चाहे प्रेमका नाममा होस् वा तपाईँको जीवन सुरुवातीका नाममा अध्ययनमा होस् वा तपाईँको जीवनका उद्देश्य पूरा गर्ने नाममा हामी सबैले याम अनुसार फुल्न सक्नुपर्छ तब मात्रै जीवनको सार्थकता भेटिन्छ जीवन नचिनेर भौतारिनु व्यर्थ छ जीवनमा सबैले प्रेम गरेका छन् प्रेमको प्रस्ताव गर्ने समय सही भइदिएन भने प्रेमले पूर्णता पाउँदैन फूल ऋतुमा फुले जस्तै प्रेम पनि याममै फैलिन्छ याममै जाँगिन्छ र मलजल पुगेन भने आवश्यकताभन्दा बढी मौलायो भने पनि चाँडै ओइलाउँछ सहित नजिकिँदै गरेको याम जाडोले बिदा विदा माग्दै गरेको ऋतु अब वसन्त ऋतुको प्रतीक्षा बिस्तारै हुरीको मौसम प्रवेश गर्छ आशा र निराशाका बादलहरू आकाशभरि मडारिन्छन् बुलबुल सुरु भएको केही समयभित्रै कति मनमा भुइँचालाहरू गएका छन् सुनामी छालहरू उर्लेर आएका छन् प्रेम दिवसका कति कति शब्दहरू बोकेर फेसबुकका वालहरू वालभरि मनहरू छरिएका छन् ट्विटरका टिएलभरि मन छरप्रष्ट छन् बुलबुल छुन्दै यति बेला यो गजल समेटिदिनुहोस् न भन्ने बुलबुलिनहरूको लर्को देखेको छु र पनि कसलाई समेटौँ कसलाई छोडौँको मानसिक द्वन्द्वमा छु हामी कुनै कोणबाट कहिल्यै द्वन्द्वदेखि पर छैनौँ पर हुनै सकेनौँ पनि यहाँ एक एक मनहरू आत्माहरू आफ्ना आफ्नै कारणले रत्तिएका छन् फेरि आफ्ना आफ्नै कारणले दुखी छन् यस्तैमा फेरि भ्यालेन्टाइन आएको छ सुटुक्क प्रेम गर प्रिय मौसम खराब छ कतै तिम्रो प्रेममा दुश्मनको नजर नलागोस् मनमा छ भने लुकाएर राख आज बोले आजै पाइन्छ नबोले मनमै कुण्ठा परिरहन्छ जगजित सिंहको आवाजमा तेरा चेहरा कितना सुहाना लाग्दा तेरा चेहरा कितना सुहाना लगता तेरा चेहरा प्रस्तुति अब करिब अन्त्यतिर आइपुगेको छ अन्त्यमा अझै एउटा गजल बजाउने सोच थियो तर समयले साथ नदिने कुरा मलाई उत्पादन सहयोगी सशिन्द्र गौतमले जानकारी गराइसक्नु भएको छ त्यसअघि फेरि पनि भन्नु छ हामी सबै युवावर्गलाई प्रेम यसरी गरौं जसमा समाजले उच्छृङ्खलता नभेटोस् नयाँ पुस्ताले कुसंस्कार नसिचकोस् अनि प्रेम जीवन्त रहोस् न कि क्षणिक अब जाडोका दिनहरू बिस्तारै पलायन हुँदैछन् न्यानो मौसम आउँदैछ बिरुवाहरूले नयाँ पालुवा हाल्दैछन् यही समय जसलाई कविहरू ऋतुकाल भन्छन् यही समय हो जहाँ एउटी प्रेमिका विरहले छटपटाउँदै आफ्नो प्रेमीको दर्शन गर्छ समय यही हो जति बेला कोइलीले गाउन थाल्छ यो समुदुर समयको प्रेम भोलिका लागि पनि सुमधुर नै रहोस् भोलिको प्रेम दिवसको सबैलाई शुभकामना प्रत्येक कुमारी अनि कुमारका लागि प्रत्येक युवती अनि युवाका लागि प्रत्येक रति अनि कामदेवका लागि प्रत्येक क्युपिडका लागि प्रत्येक साहिबा र साहेबका लागि प्रेमको दियो कहिले ननिमाउनु दियोमा प्राण हुन्छ प्रिय यसलाई जगाइरहनु अभागी कान्छा गाउँलेको एउटा गजल वाचन गर्दै उत्पादन सहयोगी सशेन्द्र गौतम र म अछुत घिमिरे आजको बुलबुलबाट शुभरात्रि भन्छौ जिन्दगीको एउटा कथा लेख्दै थिए आज जिन्दगीको एउटा कथा लेख्दै थिएँ आज हर अक्षरमा उनैलाई देख्दै थिए आज शब्द शब्द लेख्दै गए नयनलाई रुझाई शब्द शब्द लेख्दै गए नयन र लुजाई सपनीमा उनकै बाटो छेक्दै थिए आज हर अक्षरमा उनैलाई देख्दै थिए आज मन रोयो भक्कानिएर तस्विर पत्र जलाएसी मन रोयो भक्कानिएर तस्विर पत्र जलाएसी रुजेका यी नयनलाई सेक्दै थिए आज हर अक्षरमा उनैलाई देख्दै थिए आज जन्ती आए डोलीसँगै लगे सारा खुसीहरू जन्ती आए डोलीसँगै लगे सारा खुसीहरू बेहोसीमा आफै नथी देख्दै थिएँ आज जिन्दगीको एउटा कथा लेख्दै थिएँ आज अक्षरमा उनैलाई देख्दै थिएँ आज बुलबुल एउटा इरानी चरा बुलबुल